कथन चलचित्र महसुसको गीत यहाँले सुनिरहनु भएको छ कल्याण घिम्रेले फिल्मलाई निर्माण गरेका हुन् नवल नेपाल फिल्मका निर्देशक अनि फिल्ममा काम गर्ने कलाकारको नाम लिँदा आरएन सिग्देल के अधिकारी वनिस हमाल लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र आरएन सिग्देल के अधिकारी वनिस हमालले फिल्म महसुसमा निकै गजबको काम गरेको कुराकानी आएको छ बाँकी कुराकानी हामी अन्य कार्यक्रममा गर्नेछौँ अबलाई नम्बर नाइन पोजिसनमा फर सफल फिल्मको गीत सुनौ नम्बर नाइन पोजिसन क्याप्चर गरेको छ पहिलो माया हो मेरो र पहिलो माया हो मेरो प्रदर्शन भइसकेको त्यति व्यापार गर्न नसकेको फिल्म हो टाइटल सङ्ग अबको क्रममा कलिउड काउन्टरको नम्बर नाइन पोजिसनमा नम्बर नाइन एक ಸಂಗ ओके फैलो माया हो मेरो नेपाली कथन चलचित्र फैलो माया हो मेरोको टाइटल ट्र्याक यहाँले सुनिरहनु भएको छ नम्बर नाइन पोजिसन क्याप्चर गरेको छ बिस्तार बिस्तारै तल चल्दैछ फिल्मले त्यति राम्रो व्यापार गर्न सकेन अब नम्बर एट पोजिसनको गीत सुनि पालो मेरो मनको साथी नम्बर एट पोजिसन क्याप्चर गरेको छ एक स्टेप तल सरेको छ गत हप्ताभन्दा र सङ्ग रहेको छ हामी हिँड्ने सुनौलो बाटो नम्बर एट हामी हिँड्ने सुनौलो बाटो हामीलाई पुरेकै होला हामी हिँड्ने सुनौलो बाटो हामीलाई पुरेकै होला सपना पुरा हुने थियो एक दिन जुरेकै होला एक दिन जुरेकै होला हो छन् कति सपना तिम्रो बारीमा देखेका तिछन प्रति कल्पना निर्देशन गरेका हुन् भने प्रस्तुतकर्ता मान पनि प्रस्तुतकर्ता स्वयं रहेको छ प्रमोद खड्का कलाकारको प्रमुख भूमिका रहेको छ चलचित्र लफडामा अबलाई पनि काउन्टाउनको नम्बर सेभेन पोजिसनमा नेपाली कथनक चलचित्र लपडाबाट आइटम सङ्ग जिन्दगी आउँछ एक बार गल्ती हुन्छ बारम्बार कोही गर्छन् अत्याचार कोही गर्छन् अन्धो प्यार फर्केर आउँदै टूटे ओके कन्ट्रोल जे यहाँ गीत सुनिरहनु भएको छ आइटम सङ्घ नेपाली कथाङ चलचित्र लफडाबाट श्रम अठार गतिबाट यो फिल्म अल नेपाल रिलिज हुँदैछ अबलाई नम्बर सिक्स को गीत नेपाल हो well number six position six position capture गरेको छ नेपाली कथाङ चलचित्र रोमान्स र रोमान्स रिलिज भइसकेको फिल्म हो अबलाई भने नम्बर सिक्स पोजिसनमा नेपाली कथाङ चलचित्र रोमान्सबाट टाइटल सङ्ग number six okay romance romance नेपाली कथन चलचित्र रोमान्सको गीत यहाँले सुनिरहनु भएको छ नम्बर सिक्स पोजिसन क्याप्चर गरेको छ बिस्तार बिस्तार तल चढ्दैछ फिल्म रोमान्सको टाइटल ट्र्याक अबलाई नम्बर फाइभ पोजिसनको गीत सुनि पालो नम्बर फाइभ पोजिसन क्याप्चर गरेको छ ब्ल्याक नाइटले र ब्ल्याक नाइट रिलिज भइसकेको फिल्म हो र नानगढमा भने यो फिल्म अझ पनि रिलिज हुन सकेको छैन अबलाई भने काउन्टाउनको नम्बर फाइभ पोजिसनमा नेपाली कथन चलचित्र ब्ल्याक नाइटबाट ए माया ओ माया नम्बर फाइभ लाउँदा झन् राम्ररी हो आँखामा गाजी लाउँदा नि राम्ररी ओठमा लाली लाउँदा झन् राम्ररी ए माया ओके ब्ल्याक नाइटको गीत यहाँले सुनिरहनु भएको छ नम्बर फाइभ पोइसन क्याप्चर गरेको छ ए माया ओ माया अबलाई नम्बर फोर पोइसनको गीत सुनि पालो नम्बर फोर पोइसन क्याप्चर गरेको छ नेपाली कथन चलचित्र लभ फर एभर र लभ फर एभरको कुराकानी गर्ने हो भने असार चौध गतिबाट यो फिल्म रिलिज हुँदैछ शङ्कर आचार्य फिल्मका निर्देशक हुन् प्रस्तुतकर्ता हुन् राज आचार्य कलाकारको नाम लिँदा गजित विष्ट नैरज बराल सुमिना घिमरे लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ लभ फर एभरबाट निर्माण युनिट निकै आशावादी रहेको छ अबलाई भनेका काउन्टरको नम्बर फोर पोजिसनमा नेपाली खतन चलचित्र लभ फरेभरबाट देऊ मजा लेउ मजा नम्बर फोर मजा लिउ मजा दिउ मजा दिउ मजा लिउ मजा मजा मजा मजा मजा सविदा अवश्य लेखिन्छ कमरेड सविदा लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाएर ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे त्यो तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो चेलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह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 फिल्मको निर्माण र निर्देशन सँगसँगै नायकको रूपमा उनी फिल्ममा देखिएका छन् अबलाई भने नम्बर थ्री पोजिसनमा नेपाली कथन चलचित्र रियाबाट टाइटल छ नम्बर थ्री माया माया तिम्रो माया पशु बन्ने तिमी पशु मायाको फस्यौ भन्ने तिमी फस्यौ मायाको हो यो मरि फस्यौ भन्ने तिमी फस्यौ मायाको हो यो मरि I love you Riya I love you Riya I love you Riya साथ साथ भन्दा भन्दै साथ तिम्रो छुट्टै हो कि माया माया भन्दा भन्दै तिमी अर्कैको हुने हो सोध्न पनि सक्दिन तिमी कसैको हुने छैनौ तिमी मेरो भएनौ भने कसैको पनि हुने छैन छाती चिरी देखाऊ कि टाउको फोडी देखाऊ हातको नसा काटी काटी तिम्रै नाउ लेखाऊ नयाँ बन्नु शब्द मिठो मुटु दुख्छ पल पलमा तिमी एकछिन टाढा हुँदा आगो बोल्छ यो मनमा एक्लै सम्झी बरबराउँछु एक्लै सम्झी हाँस्छु म एक्लै सम्झी कराउँछु एक्लै सम्झिरहेछु म मेरो हौ मात्र मेरो म माया हुँ तिम्रो मेरो हौ मात्र मेरो म छाया हुँ मात्र तिम्रो छाया छाया छाया छाया म हो तिम्रो तिम्रो छाया माया माया माया माया म हो तिम्रो तिम्रो माया छाया छाया छाया छाया म हो तिम्रो तिम्रो छाया माया माया माया माया म हो तिम्रो पस्यो भन्ने तिमी फस्यो मायाको हो यो मरे पस्यो भन्ने तिमी फस्यो मायाको हो यो मरे पस्यो भन्ने तिमी फस्यो मायाको हो यो मरे पस्यो भन्ने तिमी फस्यो मायाको हो यो मरे I love you Riya I love you Riya I love you Riya कहाँ जाउँ के गरौँ म यो मन सही हराउँछ एकछिन तिमीलाई त किन भन्ने चिन्ता लिँदै उडाउँछ बोल्न खोज्छु बोली म मुटु रुन्छ जोड जोडले पाइला मेरो तिम्रै पछि देखेका छन् कल्ली र Morale. माया गर्छु तिमीलाई कसैले हेरेको सक्दिन कसैले तिमीलाई हेर्यो भन्ने आँखा ओके रियाको गीत यहाँले सुनिरहनु भएको छ रिलिज भइसकेको फिल्म हो अब यो फिल्म काठमाडौँमा मात्र प्रदर्शनमा आएको छ उपत्यका बाहिर भने यो फिल्म प्रदर्शनमा आउन सकेको छैन फिल्मका निर्देशक नायक निर्माता सुजितले निकै लागि परेका छन् मोबसलका मेजर मेजर स्टेसनमा फिल्म रिलिज गराउनको लागि फिल्मले उपत्यकामा भने राम्रो व्यापार गरेको अब उपत्यका बाहिरका मेजर मेजर स्टेसनमा पनि कस्तो व्यापार गर्छ त्यो पनि हेर्न बाँकी छ अबलाई नम्बर टू क्वेसनको गीत सुनि पालो नम्बर टू क्वेसन क्याप्चर गरेको छ नेपाली कथाङ चलचित्र हो ए माया हो र हो ए माया हो यतिखेर देशका केही सिनेमाघरमा अझ पनि प्रदर्शन भइराखेको छ दीपक श्रेष्ठ फिल्मका निर्देशक हुन् सुभाष गिरी फिल्मका निर्माता हुन् र कलाकारको कुराकानी गरे हो भने राजेश सम्माल करिश्मान्दर जुया केसी लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ अबलाई फोन नम्बर टू क्वेसनमा नेपाली कथाङ चलचित्र हो ए माया होबाट पहिलो पहिलो चोटि धड्किन्छ मर्न सक्छ नम्बर ओके हो ए माया हो को टाइटल ट्र्याक यहाँले सुनिसक्नु भएको छ नेपाली कथा चलचित्र हो ए माया हो त्यसका केही सिनेमा घरमा अझ पनि प्रदर्शन भइराखेको छ अबलाई नम्बर वान पोजिसनको गीत सुनि पालो त्योभन्दा अगाडि नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ एकपटक रेक्याप नम्बर टेनमा महसुस नम्बर नाइनमा पहिलो माया हो मेरो नम्बर एटमा हो मेरो मनको साथी नम्बर सेभेनमा लफुडा नम्बर सिक्समा रोमान्स नम्बर फाइभमा ब्ल्याक नाइट नम्बर फोरमा लभ फरेभर नम्बर थ्रीमा रिया नम्बर टूको गीत यहाँ सुनिरहनु भएको छ हो ए माया होको टाइटल ट्र्याक र नम्बर वान पोजिसन क्याप्चर गरेको छ नेपाली कथन चलचित्र सुपारी र सुपारी अब चाँडै नै प्रदर्शनमा आउँदैछ आउँदो शुक्रबारबाट यो चलचित्र देशव्यापी रूपमा प्रदर्शन आउँदैछ शिव घिमिरे फिल्मका निर्देशक हुन् र कलाकारको कुराकानी गर्ने हो भने फिल्ममा गजित विष्ट झर्ना थापा लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र सुपारीको गीत छोड्दै अब भने पर्ने हुन्छ प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कार्यक्रम कलिउड काउन्टाउनबाट म स्वागत छुटिन्छु हवस् त नमस्कार एन्ड नम्बर one.